रेशमी त्यो कपाल बिस्तारै फुकाइ रेशमी त्यो कपाल बिस्तारै फुकाइ पानी पर्यो दर्केर झन्डै रुजिन ए पानी पर्यो दर्केर झन्डै रुजिन पानी पर्यो दर्केर झन्डै रुजिन ब्युटिफुल भनेको नाजा तला झोकाए ब्युटिफुल भनेको त नाजा तला झोकाए अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन ए अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन निस्किएको थिएँ बजार घुम्दा भनेर निस्किएको थिएँ पानी पर्यो गर्केर झन्डै रुजिन ए पानी पर्यो गर्केर झन्डै रुजिन पानी पर्यो गर्केर झन्डै रुजिन मन परे कि कान्छेलाई आई लभ यु भन्ने मन परे कि कान्छेलाई आई लभ यु भन्ने अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन ए अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन बुझ्दै त मोरीले बुझ्दै उनकै पछि लाएर हिँड्छु आज भोलि उनकै पछि लाएर हिँड्छु आज भोलि पानी पर्यो दर्केर झन्डै रुजिन ए पानी पर्यो दर्केर झन्डै रुजिन पानी पर्यो दर्केर झन्डै रुजिन मानिङ भनेको गाइनु बोल्दैन बोले अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन ए अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन हल्का फुल्का अङ्ग्रेजीमा बुझ्दा न माना कहाँदेखि कहाँसम्म पुग्यो जमाना हल्का फुल्का अङ्ग्रेजीमा बुझ्दा न माना कहाँदेखि कहाँसम्म पुग्यो जमाना केटो पाउ भानी रहेछन् व्रत गरेकी राम्रो केटो पाउ भानी रहेछन् व्रत गरेकी पानी पर्यो दर्केर झन्डै रोजिन ए पानी पर्यो दर्केर झन्डै रोजिन पानी पर्यो दर्केर झन्डै रोजिन डान्स गरन भनेको अल्ला मल्ल पारेकी डान्स गरन भनेको अल्ला मल्ल पारेकी अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन ए अङ्ग्रेजी त मरीले बुझ्दै बुझिन अङ्ग्रेजी त मरीले बुझ्दै बुझिन तिमीलाई पाउने आशाले छाता बोकी हिँडेको तिमीलाई पाउने आशाले पानी पर्यो गर्केर झन्डै रोजिना ए पानी पर्यो गर्केर झन्डै रोजिना पानी पर्यो गर्केर झन्डै रोजिना मन मिल्यो भानी त छेक्दैन नि भाषाले मन मिल्यो भानी त छेक्दैन नि भाषाले अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन ए अङ्ग्रेजी त मरिले बुझ्दै बुझिन छोरीले बुझ्दै पनि तिमीले आफन्त खुसी छु म तिमीले सम्झियो नि आफन्त पानी पर्यो दर्केर झन्डै रुजिन ए पानी पर्यो दर्केर झन्डै रुजिन पानी पर्यो दर्केर झन्डै रुजिन अङ्ग्रेजीमा बोले नेपाली हो मन त अङ्ग्रेजीमा बोले नेपाली हो मन त अङ्ग्रेजी तामरीले बुझ्दै बुझिन ए अङ्ग्रेजी तामरीले बुझ्दै बुझिन अङ्ग्रेजी तामरीले बुझ्दै बुझिन हेलो भन्दै जाऊ सिकाइदिन्छु गल्तीमा यस्तै शब्द पारेको हुन्छ चलन चल्तीमा हेलो भन्दै जाऊ सिकाइदिन्छु गल्तीमा यस्तै शब्द पारेको हुन्छ चलन चल्तीमा सिकाइदिन्छु गल्तीमा यस्तै सजा परेको हुन्छ चलन चल्तीमा